नमस्ते नमस्ते बाल अधिकार संरक्षण र प्रवर्धनका लागि जनचेतनामूलक आवाज रेडियो कार्यक्रम संरक्षण रेडियो कार्यक्रम संरक्षण बाल अधिकारको संरक्षण र प्रवर्धनका लागि गैर सरकारी संस्था समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका सिबिस नेपालद्वारा निर्माण गरिएको हो बाल बालिका परिवार समुदाय र समाजलाई सचेत एवं परिचालित गर्न तथा बालमैत्री समाज निर्माणको लागि तयार पारिएको जनचेतनामूलक कार्यक्रम संरक्षण हरेक शनिबार यसै बेला करिब आधा घण्टासम्म प्रसारण हुन्छ बाल अधिकारको क्षेत्रमा क्रियाशील एवं सम्बन्धित नीति निर्माताहरूले निर्वाह गर्नुपर्ने भूमिकालाई जवाबदेही बनाउनु पनि संरक्षण कार्यक्रमको उद्देश्य हो यस कार्यक्रममा हामी बालबालिकाको पनि सहभागिता चाहन्छौँ र उनीहरूको दुःख सुखका कुराहरू पनि उनीहरूबाटै सुनाउन चाहन्छौँ भाइ बहिनीहरू तपाईँहरू पनि कार्यक्रम सुन्नुहोस् र आफ्नो कुरा हामीलाई पठाउनुहोस् होइन मास्टर नानी यो केटो त आजभोलि स्कुल जाने भनेर आठ बजेदेखि नै ठिक्क पर्छ के जादु गर्नुभयो यसलाई कहाँ जादु गर्नु छैन दाई आजभोलि हाम्रो स्कुलमा पढाउने तरिका नै बेग्लै छ नि केटाकेटीहरू समूहमा बस्छन् आफ्नो लागि नियम आफै बनाउँछन् र खेल्दै गीत गाउँदै सिक्छन् त्यसरी पनि कहीँ पढ्छन् र यसरी नै त पढाउने हो नि छैन दाई पिटेर गाली गरेर मात्रै केटाकेटीले सिक्ने होइन रहेछ बरु जति रमाइलो गरी पढ्छन् त्यति नै पढेको कुरा याद गर्दा रहेछन् हो र नानी खै म त आजभोलि कुरै बुझ्दिनँ हो नि साइला दाई आफ्नो छोरो पढ्ने स्कुलमा कति परिवर्तन आइसक्यो यसो बुझ्न आउनुहोस् न विद्यालय बालमैत्री भए हाम्रै सन्तान सृजनशील हुन्छन् उनीहरूको पढाइ राम्रो हुन्छ त्यसैले बालमैत्री विद्यालय निर्माणका लागि सबैले योगदान गरौँ युरोपेली सङ्घ सेभ द चिल्ड्रेन सिबिस नेपालको सहकार्य आजको कार्यक्रममा आज मसँग केही भाइ बहिनीहरूका लिखित र केहीको मौखिक उजुरीहरू छन् बाल दुर्व्यवहारको उजुरी गर्न र उजुरी गर्न बाध्य पार्ने दुवैले छलफल र समझदारी पछि फेरि एक आपसमा दुश्मनी राख्न आफ्नो गल्ती फेरि दोहोऱ्याउने छैनन् र आम रूपमा चाहिँ जनमानसमा यो बुलिङ सम्बन्धी सचेतना अभिवृद्धि गर्दै यसलाई चाहिँ रोक्नेतर्फ नै हामी जानुपर्छ अनि बालबालिकासँग सम्बन्धित स्थानीय तहमा भएका विशेष कुराहरू पनि प्रसारण गर्दछौँ बालबालिकामाथि हुने बुलिङ वा हिपाई र सताउने विषय देख्दा र सुन्दा सामान्य जस्तै लागे पनि यसको परिणाम धेरै घातक देखिएको छ विशेष गरी बालबालिकाले ठूला मानिसहरूबाट यस्तो कार्य सिकिरहेको देखिन्छ बालबालिकालाई माया गर्ने वा असल बनाउने नाममा गाली गर्ने अरूका अगाडि अपमानित गर्ने गलत तरिकाले जिस्काउने गिज्याउने कामले उनीहरूमा शारीरिक मानसिक वा मनोवैज्ञानिक असर पर्दछ तपाईँ हामी अभिभावक र सहपाठी साथीहरूको बुलिङले बालबालिकाहरूमा एक्लोपन बढ्ने बदलाको भावना उब्जने जाने र गलत बाटोतिर लाग्ने सम्भावना पनि धेरै देखिन्छ आजको नाटकीय छलफलमा बुलिङ के हो यो कहाँ हुन सक्दछ र यसलाई कसरी कम गर्दै लान सकिन्छ भन्ने विषय उठाएका छौँ नमस्ते लबस सबैजना भाइ बहिनीहरू आज हामी तिमीहरूसँग तिमीहरूकै कुरा गर्न आएका छौँ तिमीहरूलाई थाहा छ नि हामी हरेक महिनाको अन्तिम शुक्रबार सबै कक्षाका विद्यार्थीहरू यो हाम्रो बैठक हलमा जम्मा हुन्छौँ र एक आपसमा छलफल गरी विद्यालयलाई बालमैत्री बनाउन सघाउँछौँ आज मसँग केही भाइ बहिनीहरूका लिखित र केहीको मौखिक उजुरीहरू छन् बाल दुर्व्यवहारको उजुरी गर्न र उजुरी गर्न बाध्य पार्ने दुवैले छलफल र समझदारीपछि फेरि एक आपसमा दुश्मनी राख्न आफ्नो गल्ती फेरि दोहोऱ्याउने छैनन् हो तिमीहरूलाई चित्त नबुझेको कुरा हामीलाई भन्न सक्छौ वा आफ्नो कुरा नडराई नहिचकिचाइकन भन्न सक्छौ यहाँ साना भाइ बहिनीहरू र तिमीहरू ठुला पनि छौ तिमीहरू एक आपसमा एकै विद्यालयका परिवार हौ सबैजना खुसी छौ हुन्छ होइन त हुन्छ यहाँ नौ कक्षाको विनोद दाईले जहिले पनि दुख्ने गरेर मेरो कपाल तान्नुहुन्छ भनी एकजना सानो भाइले मलाई भन्न आएका छन् अनि एकजना दस कक्षाको बहिनीलाई अस्ति चौरमा साथीहरूसँग खेल्दा सोही कक्षाका केटाहरूले काली भनेर जिस्काएका भनेकी छिन् मसँग पनि केही उजुरी छन् मिस एकजनाले आफ्नो गृह कार्य गरेको कापी अर्कोलाई सार्न दिएन भनी साथीहरू मिलेर उसलाई एक्लो पारेर नबोल्ने सँगै नबेच्ने र उसका बारेमा अनेक थरी हल्ला चलाएका छन् है तिमीहरूले सुन्यौ नि आज सबै कुराहरू बाल दुर्व्यवहारसँग सम्बन्धित छन् अझ भन्ने हो भने एकले अर्कोलाई हेप्ने र सताउने खालको छ यसलाई हामी बुलिङ पनि भन्ने गर्छौँ बुझ्यौ त हो त तिमीहरू सबैले सुन र बुझ पनि हेप्ने सताउने भनेको अरू व्यक्तिलाई हानि पुर्याउने वा दुःख दिने मनसायले बारम्बार गरिने खराब हिंसात्मक क्रियाकलाप वा स्वभाव हो यस्तो हेपाई प्रवृत्ति एकले अर्कालाई वा समूहमा मिलेर गर्ने गरेको देखिन्छ शारीरिक रूपमा मनोवैज्ञानिक रूपमा मौखिक रूपमा वा अरू कुनै तरिकाले हानि नोक्सानी वा चोट लाग्ने गरी अरूलाई हेप्न वा सताउने सोच राख्नु हुँदैन हो त मिसले भनेको कुरा राम्रोसँग सुन्यौ हेर हामी सबै एउटै परिवार हौँ उमेर र कक्षाको हिसाबमा मात्र फरक छौँ केटी र केटा पनि सबै समान छन् सबैले पढ्न पाउनुपर्छ खेल्न पाउनुपर्छ र सबै एक आपसमा मिलेर बस्नुपर्छ कसो मिस त्यही त सर हो कसैले पनि घमण्ड गर्न हुँदैन आफू ठालु भएर वा म शक्तिवान छु भनेर कसैले कसैलाई हेप्न र सताउने विचार गर्नै हुँदैन बुझ्यौ ऊ सानो भाइ यही रहेछ नि ल भन त तिमीलाई विनोद दाईले के गरे मिस मलाई त विनोद दाईले मलाई त बहिनी भनेर कपाल तान्नुहुन्छ मलाई त कस्तो दुख्छ अनि म बहिनी पनि होइन नि हो मिस यो भाइ मलाई मनपर्छ यसको कपाल पनि केटीको जस्तो छ लामो छ मैले त माया गरेर चलाएको हो हेर विनोद तिमीले माया गरेको भने पनि सानो भाइलाई तिम्रो दुईवटा कुरा चाहिँ मन परेको रहेनछ पहिलो तिमीले कपाल तान्दा दुख्दो रहेछ माया गर्नलाई दुख्ने गरी कपाल तान्न त पर्दैन नि आफूले अरूलाई चलाउँदा छुँदा विचार गर्नुपर्छ यसरी हात हालेर चलेको सबैलाई मनपर्छ भन्ने छैन अनि अर्को कुरा तिमीले उसलाई कपाल लामो छ भन्दैमा बहिनी भनेर गिज्याउँछौ जुन उसलाई मन परिरहेको रहेनछ अबदेखि यस्तो नगर है हेर विनोद तिमीले भनिसक्यौ तिम्रो मनसाय उसको अपमान गर्ने र मन दुखाउने त रहेनछ नि अर्को कुरा हाम्रो समाजमा धेरै थरीका भाषा जात धर्म संस्कृति भएको वा मान्ने मानिसहरू छन् लाउने खाने र बोल्ने कुराहरूमा त्यसैको प्रभाव परेको हुन्छ जुन एकअर्काका फरक कुराहरू हुन् मैले सानो भाइलाई सोधेकी थिएँ उसको कपाल भोलि पर्सि व्रतवन गर्दा मामाले काट्नुपर्छ अरे कतिलाई त लामो कपाल पाल्न पनि मन लाग्छ तर यसैको आधारमा नाम राख्न त मिल्दैन नि होइन त अनि तिमीहरू दस कक्षामा पढ्ने भइसकेका छौ भाइ बहिनीहरू आफूभन्दा साना भाइ बहिनीका लागि असल र राम्रो कुरा सिक्ने प्रेरणाका स्रोत बन्नुपर्ने तिमीहरूले आफ्नै साथी रमितालाई पनि सार्वजनिक रूपमा काली भन्दा रहेछौ रमिता अरू केटी साथीहरूभन्दा अलिक काली त छिन् तर उनको नाम काली त होइन नि कि कसो भन्छौ सर रमिताको घर र मेरो घर सँगै नजिक छ उसलाई घरमा पनि सबैले काली भन्छन् अघिल्लो पटक हामीले तिमीहरूलाई बाल हिंसा दुर्व्यवहार र बाल यौन शोषण के हो र यसबाट कसरी बस्ने भन्ने कुरा बताएका थियौँ र तिमीहरू सबैले यसलाई बुझ्यौँ पनि भनेका थियौ बाल दुर्व्यवहार बुलिङ वा हेप्ने जस्ता कुराहरू सबैतिर हुनसक्छ ससाना बालबालिकाहरू त यस्ता कुराहरूलाई मन नपराएर पनि विरोध जनाउन वा त्यसो नगर्न भन्न सक्दैनन् अब तिमीहरूले घरमा पनि आफूभन्दा ठुलालाई मान मर्यादापूर्वक आफ्नो मन परेको वा नपरेको सबै कुराहरू नडराई भन्न सक्नुपर्छ जसले गर्दा तिमीहरू हेपिएर बस्नु पर्दैन त्यस्तो भइरह्यो भने बालबालिकाहरूमा मनोवैज्ञानिक असर पर्छ यसले नकारात्मक असर पर्छ तिमीहरू पनि राम्रो छौ असल छौ र तिमीहरूसँग पनि केही गरौँ भन्ने क्षमता कोही भन्दा कम छैन आफूले जान जान कुनै गल्ती गर्नु पनि हुँदैन र तिमीहरूले पनि अरूलाई हेप्नु हुँदैन अनि आफूलाई पनि अरूले हेप्न दिनु हुँदैन तिमीहरूले सबैले सुन्यौ नि अब आज हामी तिमीहरूलाई हेपाइ वा सताउने प्रवृत्ति जसलाई अङ्ग्रेजीमा बुलिङ भनिन्छ त्यसैका बारेमा केही भन्छौँ मिसले भन्नुहुन्छ कि भन्नुहोस् न सर बरु म सहयोग गरौँला <laughs> ल सुन बुलिङ शारीरिक रूपमा हुनसक्छ आफ्नो रमाइलो मजा र हेप्नको लागि कतिले अरूलाई चिमट्ने कपाल तान्ने धकेल्ने पुच्छर हालिदिने तिखो चिजले घोज्ने गर्छौ तर जसलाई तिमीहरू त्यस्तो गर्छौ उसलाई यो मन त पर्दैन तिमीहरूलाई पनि अहिले त्यसो गर्यो भने आफू हेपेको कमजोर भएको ठान्छौ नि गोरु यसले बदलाको भावना पनि पैदा गराउँछ र मौका पर्दा उसले पनि त्यसै गरिदिन्छ त्यसैले सबैले आफ्नो गलत बानीलाई स्वीकार्नु पर्छ मिसले कति राम्रो सुझाव दिनुभयो तिमीहरूलाई अब सुन मौखिक रूपमा पनि बुलिङ गर्छन् धेरै मानिसहरू जिस्क्याउनु गिज्याउनु कुनै नाम जोडेर बोलाउनु धम्की दिनु बिजाउने गरेर भन्नु मन नपर्ने भाषा प्रयोग गर्नु अनावश्यक आरोप लगाउनु वा गाली गर्नु जस्ता कुराहरू मौखिक रूपमा गरिने बुलिङ हो घरमा समाजमा विद्यालयहरूमा यस्तो प्रवृत्ति सधैँ देख्न र सुन्न पाइन्छ यो अरूलाई हेप्ने बानी मानिसहरूले पछिसम्म इक राख्छन् जसको परिणाम दुवैका लागि राम्रो हुँदैन बुझ्यौ अझ आजभोलि हाम्रो समाजमा त धेरै गुटबन्दी बढेको छ र तिमीहरू किशोर किशोरीमा पनि यस्तो भावना देखिएको छ कोही व्यक्ति मिलेर कसैलाई एक्लाउने उसका बारेमा गलत हल्ला फैलाउने त्यसलाई साथी नबनाऊ भन्ने कुनै सार्वजनिक कार्यक्रममा नबोलाउने जस्तो कामहरू गर्नुलाई सामाजिक बुलिङ भनिन्छ यसो गर्नु कसैको हितमा पनि हुँदैन एकछिन आनन्द भए पनि सत्य कुरा त एक दिन सबैलाई थाहा भइहाल्छ होइन र हो मिस तिमीहरूले सुन्यौ मिसले कति मिठा कुरा गर्नुभयो अब हामीले समाजमा विद्यालयमा वा अन्य बेलामा एकअर्कालाई वा साथीभाइलाई यस्तो सामाजिक बुलिङको शिकार बनायौँ भने सामूहिक कार्यमा सहमति जुट्दैन सहकार्य हुँदैन एकले अर्कालाई परेको बेलामा सहयोग पनि गर्दैनन् ठुलाहरूमा बढ्दै गएको यो प्रवृत्ति तिमीहरूले आजैदेखि त्याग्नुपर्छ र घर परिवारलाई पनि सम्झाउनुपर्छ बुझ्यौ त भाइ बहिनीहरू हो नि हाम्रो एकजना साथी माछा मासु खान्न उसलाई ग्रुपको साथीहरूले खाजा खाने बेलामा एक्लै पार्छन् साथीहरूले यस्तो गरेको मलाई त मन नै पर्दैन ऊ पनि त हाम्रै साथी हो नि तिमीले ठिक सोच्यौ समूह वा साथी भनेर कसैलाई मन नपर्ने काम वा कसैलाई गलत मनसायमा तिमी हामी विभाजित हुनु हुँदैन बरु सही के हो गलत के हो एक आपसमा सरसल्लाह गरेर अगाडि बढ्न सक्नुपर्छ गलत सोच्नेलाई पर्छ हेर तिमीहरू आजभोलि फेसबुक एसएमएस युट्युब वा इन्टरनेटको बढी प्रयोग गर्छौ मोबाइल त तिमीहरू सबैसँग छ एक आपसमा भएको विश्वासघात रिस धोका जस्ता कुराहरू खराब कुराहरू एसएमएस गर्छौ नचाहिँदा कुराहरू र फोटाहरू हाल्छौ ब्लक कल गर्छौ जसले कति मानिसलाई मृत्युसम्म गराएको छ यसले मानिसलाई लामो समयसम्म तनावमा पनि राख्छ यस्ता कारणले मानिसहरू आवेगमा आएर अरू गलत निर्णय गर्न पुग्छ यो कुरालाई तिमीहरूले कहिल्यै ख्याल गरेका छौ केही कुरा आफू माथि पर्यो भने के हुन्छ भन त सरले तिमीहरूलाई साइबर बुलिङको कति डरलाग्दो अवस्था बताउनु भयो त्यसैले तिमीहरूले यस्ता प्रविधिहरूको प्रयोग आफ्नो अध्ययन र सामाजिक हितका लागि मात्र गर्नुपर्छ ठुला भाइ बहिनीहरूले आफूभन्दा सानोलाई पनि यो कुरा सिकाउनु पर्छ र सम्झाउनु पर्छ है त हेर भाइ बहिनीहरू आज हामीले हेप्ने सताउने वा बुलिङको बारेमा धेरै लामो कुरा गऱ्यौँ यो तिमी हामी जो कोहीलाई पनि पर्न सक्ने कुरा हो यो अरूलाई हेप्ने सोच र व्यवहार आफैमा गलत हो सबैभन्दा पहिले वा मुख्य कुरा अरूको लहै लहैमा लाग्नु हुँदैन हेर है आफैले आफूलाई विश्वास गर्नुपर्छ आफूलाई कमजोर ठान्नुहुन्न र हीन भावना पनि राख्नु हुँदैन बरु आफूले गरेको गल्तीलाई भने स्वीकार्न सक्नुपर्छ आफूभन्दा ठुलोलाई सम्मान गर्ने र सानोलाई माया गर्ने बानी बसाल्नुपर्छ एकैछिन है म पनि केही कुरा थप्छु सर हुन्छ थप्नुहोस् न मिस भाइ बहिनीहरू हामी सबै सोच्ने सक्ने र राम्रो नराम्रो थाहा पाउन सक्ने मानिस हौ त्यसैले आफूलाई अरूले हेप्दा वा दुर्व्यवहार गर्दा कस्तो हुन्छ अरूलाई पनि आफूले हेप्दा त्यस्तै हुन्छ भन्ने महसुस गर्नुपर्छ कसैले यस्तो व्यवहार देखाउँछ भने त्यसलाई धेरै चासो पनि राख्नु हुँदैन बरु मित्रवत व्यवहार बढाउनुतर्फ लाग्नुपर्छ तिमीहरूलाई थाहा छ नि बैरीलाई गुणले मान्नुपर्छ भनेर बालबालिकामाथि हुने बुलिङ बाल दुर्व्यवहार हो घर परिवार समाज र विद्यालयमा कोही कसैबाट पनि हेपिनु हुँदैन कसैलाई पनि कमजोर र क्षमताविहीन मान्नु हुँदैन सबैसँग आफ्नै विशेषता र गुणहरू हुन्छन् शरीरमा छोएर वा मौखिक वा भावनात्मक रूपमा मनमा बिज्ने गरी कसैलाई इक्लाएर वा अहिले धेरैले प्रयोग गर्ने गरेका साइबर बुलिङ अरूका लागि मात्र होइन आफ्नै लागि पनि घातक हुन्छन् आफ्नो गल्तीलाई स्वीकार्ने र गल्ती नदोहोऱ्याउने इमान्दारिता बुलिङको न्यूनीकरणका लागि सबैभन्दा महत्वपूर्ण पक्ष हुन्छ यस्ता गलत काम कानूनी रूपमा पनि दण्डनीय छ भाइ बहिनी तपाईँहरूको हक अधिकार र संरक्षणको विषयमा तयार पारिएको संरक्षण कार्यक्रम आफूले सुन्दै घर परिवार तथा साथीभाइलाई पनि सुन्न भन्नुहोला तपाईँहरूलाई कुनै कुरा भन्न र लेख्न मन लागे हामीलाई पठाउन सक्नुहुन्छ त्यसका लागि कापी र कलम तयार पार्नुहोस् र कार्यक्रमको अन्त्यमा हामी तपाईँलाई ठेगाना र फोन नम्बर पनि भन्ने नै छौँ आजको छलफलमा सहभागी कलाकार सुमन कुइकेल पवित्र खड्का वासुदेव खनाल ममता तामाङ र बाल कलाकार विशाल अर्याललाई धेरै धेरै धन्यवाद नाटकको लेखन र निर्देशन डाक्टर उद्धव पुरीले गर्नुभएको थियो आजका बालबालिका भोलि देश निर्माण गर्ने नागरिक हुन् बालबालिकालाई आजैदेखि हिंसा शोषण र दुर्व्यवहारबाट संरक्षित भई बालमैत्री वातावरणमा बस्ने रमाउने र बाँच्न पाउने वातावरण तयार पारौँ बालबालिकामाथि हिंसा दुर्व्यवहार शोषण भएमा र उनीहरूको अधिकार हनन तथा उल्लङ्घन भएमा अनुगमन रिपोर्टिङ र सम्बोधन गरौँ बाल अधिकार संरक्षण र प्रवर्धनमा सिभिसको अभियान तपाईँ अभिभावक शिक्षक र सरोकारवाला सबैलाई सधैँ शनिबार यसै समयमा बस्ने बाल अधिकार संरक्षण र प्रवर्धनका लागि जनचेतनामूलक आवाज रेडियो कार्यक्रम संरक्षण सुन्न र आफूलाई लागेको कुरा हामीलाई पठाउन अनुरोध गर्दछौ आजको कुराकानीमा हामी बाल अधिकार कर्मी सिविसका कार्यक्रम व्यवस्थापक सरोज केसीसँग कुरा गर्दैछौ बाल अधिकार कर्मी सरोज केसीसँग बुलिङ अर्थात् हिपाई के हो यो कसरी हुन्छ र यसलाई रोक्न के गर्न सकिन्छ भन्ने सम्बन्धमा गरिएको यो कुराकानी कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ हस् धन्यवाद बालबालिकालाई हेप्ने सताउने गरिन्छ जसलाई हामी बुलिङ पनि भन्दछौँ यो बुलिङ भनेको के हो र यसलाई हामी कसरी व्याख्या गर्छौँ हस् धन्यवाद यो महत्त्वपूर्ण विषयमा चर्चा गर्न खोजिरहेछौँ खासमा चाहिँ बुलिङ को चाहिँ ठेट नेपाली शब्द नै छैन भन्दा पनि हुन्छ यसलाई चाहिँ विभिन्न शब्दावलीहरूसँग जोडेर बुझ्ने गरिन्छ जस्तै बुलिङ भन्नाले सताउने भनिन्छ हेपाई भनिन्छ गिज्याउने भनिन्छ लगायत विभिन्न शब्दावलीहरूसँग चाहिँ जोडेर यसको व्याख्या गर्ने गरिन्छ नेपालमा चाहिँ बुलिङ भनेरै भनौँ न यसलाई चाहिँ अब एज अ समस्याको रूपमा चाहिँ त्यति लिइँदैन यो विशेष गरी बालबालिकाहरूको आफू आफूमा जिस्किने रमाइलो गर्ने ठट्टा गर्ने विषयको रूपमा सामान्य तरिकाले नै लिने गरेको पाइन्छ बोलिङलाई चाहिँ विशेष गरी यो पावर डाइनामिक्ससँग हेर्ने गरिन्छ भनेको जस्तै बालबालिकाहरू जिस्किनु ठट्टा गर्नुलाई चाहिँ बोलिङ नभनिएला त्यसलाई चाहिँ सामान्य रूपमा अब रमाइलो गर्ने रूपमा पनि हेर्न सकिन्छ तर त्यसको डाइनामिक्स कस्तो छ त्यसले चाहिँ कस्तो असर गरिरहेछ बालबालिकालाई होइन अब त्यसको त्यसले नका नकारात्मक असर गरिरहेको छ कि त्यसलाई चाहिँ त्यसरी तुलना गरिन्छ जस्तै कुनै पनि बालबालिकाहरूमा कुनै प्रकारको भनौँ न अब जिस्किने प्रवृत्ति चाहिँ निरन्तरता भयो त्यसले चाहिँ अर्को बालबालिकालाई चाहिँ नकारात्मक असर पारिरहेको छ उसलाई मनोवैज्ञानिक रूपमा उसलाई सामाजिक रूपमा चाहिँ नकारात्मक असर पारिरहेको छ भने चाहिँ त्यो बुलिङ हो तर सामान्य रूपमा चाहिँ बालबालिकाहरू ठट्टा गर्नु मात्रै जिस्किनु मात्रै चाहिँ बुलिङ नहोला जस्तै मैले अघि पनि भने यसलाई चाहिँ एउटा निरन्तर हुने प्रक्रिया हो एउटा दोस्रो चाहिँ यसले नकारात्मक असर पारिरहेको छ भन्ने लाग्यो भने त्यसरी चाहिँ बुलिङ भएको छ भन्ने बुझ्न सकिन्छ अब यसका विभिन्न प्रकारहरू हुन सक् सक्छन् जस्तै भर्बल रूपमा यो मौखिक रूपमा गरिने बुलिङ सामाजिक रूपमा गरिने बुलिङ शारीरिक रूपमा गरिने बुलिङ र अर्को चाहिँ साइबर बुलिङ भन्ने पछिल्लो पछिल्लो दिनहरूमा अलिकति बढी देखिएको छ यसलाई चाहिँ विभिन्न प्रकारहरू जस्तै मौखिक रूपमा चाहिँ अरू अरूको विभिन्न नामहरूले बोलाउने होइन उसलाई चाहिँ विभिन्न यो विशेषण हरू जोडेर बोल्ने बोलिने कुराहरू जसलाई चाहिँ ती शब्दहरूले गर्दा अर्को बालबालिकालाई अलिकति हिन्ताबोध महसुस हुने खालको शब्दावलीहरूको प्रयोग गर्ने होइन त्यस्तै शारीरिक रूपमा चाहिँ अब हाम्रो पालामा बढी जसो यो पुच्छर हालिदिने चलन हुन्थ्यो त्यसपछि अब उठा उठेको बेलामा केही तिखो चिजहरू राखेर दिने चलनहरू हुन्थ्यो होइन लगायत अब पछाडि बसेको छ भने यो पछाडि यो टाउकोमा हानेर हिँड्ने होइन यो निरन्तर रूपमा चाहिँ यो यो प्रक्रियागत रूपमा चाहिँ यसरी हेप हेप्ने भन्ने रहन्थ्यो अर्को सामाजिक रूपमा चाहिँ जस्तै धेरै बालबालिकाहरू छन् धेरै साथीभाइहरूमा चाहिँ यो गिल्ली उडाउने उसको चाहिँ मजाक उडाउने भन्छ नि होइन त्यस्तो पनि रहन्छ त्यसले गर्दाखेरि चाहिँ जो भिक्टिम छ जो चाहिँ यसको प्रभावित व्यक्ति छ बालबालिका छ उसलाई चाहिँ एउटा हिन्ता बोध महसुस हुने ऊ सामाजिक रूपमा चाहिँ उपेक्षित भएको महसुस गर्ने होइन उसलाई चाहिँ विभिन्न मनोवैज्ञानिक असरहरू पर्ने ऊ साथीहरूसँग घुलमिल हुन नखोज्ने लगायत विभिन्न खालको चाहिँ नकारात्मक असर पर्न सक्छ भने चाहिँ बल्ल यसलाई बुलिङ भन् भन्न सकिन्छ अहिले हामीसँग विद्युतीय साधनहरू धेरै छन् जस्तै मोबाइल नेट ल्यापटप यस्ता कुराहरू जसमार्फत बुलिङ हुने गर्दछ यो भनेको के यसमा चाहिँ मैले अघि भने जस्तै यो पावर डाइनामिक्सको खेल हो होइन भनेको यसलाई चाहिँ शक्तिसँग तुलना गरिन्छ कि जस्तै हाम्रो समाजमा पहिलेदेखि आएको सम्पन्न विपन्न होइन ठुलो जात सानो जात अब बलियो अलिकति कमजोर भन्ने जुन छ यो बुलिङ चाहिँ विशेष गरी शक्ति पृथकीकरणमा अलिकति अप्पर लेभलमा भएको भनौँ न जस्तै सम्पन्न होला कोही अलिकति बलियो अलिकति शारीरिक रूपमा बलियो कोही मानसिक रूपमा बलियो कोही आर्थिक रूपमा बलियोहरू होला तिनीहरूले चाहिँ अलिकति कमजोर आफूभन्दा अलिकति कमजोर व्यक्तिहरूलाई अब हामीले बालबालिका कुरा गर्दैछौँ भने ठुलो बालकले सानो बालकलाई अथवा ठुलो कक्षाकोले सानो कक्षाकोलाई ठुलो उमेर समूहकोले सानो उमेर समूहकोलाई चाहिँ हेप्ने सताउने निरन्तर रूपमा चाहिँ उसलाई दुःख दिने भनौँ न दुःख दिने चाहिँ बुलिङ हो पछिल्लो चरणमा चाहिँ यो साइबर बुलिङ अलिकति बढी देखिएको छ हामीले पनि एउटा अध्ययन गरेका थियौँ अघिल्लो वर्ष मात्रै यसमा चाहिँ हामीले लगभग नब्बेवटा सामुदायिक विद्यालयहरूमा यो अध्ययन गर्दाखेरि चाहिँ एकसट्ठी प्रतिशत बालबालिकाहरूमाथि बुलिङ भएको पाइयो होइन त्यो बुलिङ नै त्यो जिस्किने रमाइलो गर्ने ठट्टा गर्ने होइन कि बुलिङ भएको नै एकसट्ठी प्रतिशत देखियो त्यसमध्ये त्यो प्रतिशत मध्ये चाहिँ अठाइस प्रतिशत बालबालिकाहरू यो इलेक्ट्रोनिक मिडिया यो साइबर बुलिङ यो इन्टरनेटको माध्यमबाट सोसल सोसल मिडिया फेसबुकको माध्यमबाट बुलिङ भएको पाइयो त्यसमा चाहिँ विशेष गरी इमेल इन्टरनेटहरूको प्रयोग गरेर उसलाई अश्लील शब्दहरू राखिदिने होइन अश्लील चित्रहरू फोटोहरू पोस्ट गरिदिने अनि पछिल्लो चरणमा चाहिँ यो फोटोसपको कारणले गर्दाखेरि त्यो फोटोहरू एडिट गरेर अलिकति नकारात्मक सन्देशहरू प्रवाह गरिदिने अब यसले गर्दाखेरि चाहिँ त्यो जो भिक्टिम जो जो पीडामा परेको बालकको अथवा बालिका छ उसको चाहिँ भनौँ न मनोवैज्ञानिक रूपमा उसलाई सामाजिक रूपमा पारिवारिक रूपमा चाहिँ यसले धेरै नै नकारात्मक असर पारिरहेको हुन्छ त्यसले गर्दाखेरि पछिल्लो चरणमा यो एकदमै बढेको भन्ने देख्न सकिन्छ हेप्ने सताउने जस्ता कार्यहरू विशेष गरी सानोलाई ठुलोबाट हुने गर्दछ यस्तोमा नकारात्मक प्रभाव परेको जतिलाई हामी बुलिङ भन्छौँ होइन त यसलाई चाहिँ ठ्याक्क कसरी बुझ्न सकियो भन्दाखेरि यदि कुनै बालबालिकामाथि निरन्तर केही क्रियाकलापहरू भइरहेको छ भनौँ न ठुलो कक्षाकोले ठुलो उमेर समूहकोले चाहिँ केही निरन्तर रूपमा चाहिँ केही क्रियाकलाप गरिरहेको छ तर त्यसले चाहिँ त्यो बालक अथवा बालिकाले केही पनि असर गरेको छैन भने चाहिँ त्यसलाई बुलिङ भन्न सकिएन तर त्यो क्रियाकलापले उस त्यो जो पीडामा परेको जो प्रभावित बालबालिका हो उसलाई चाहिँ उसको मनोवैज्ञानिक सामाजिक रूपमा चाहिँ उसलाई असर पर्यो भने चाहिँ त्यो बुलिङ हो यसलाई चाहिँ यो अलिकति छुट्याएर हेर्न हेर्नुपर्ने हुन्छ हामीले बुलिङ र सामान्य रूपमा यो जिस्किने प्रवृत्तिलाई चाहिँ यो एक प्रकारको अपराध पनि हो नि होइन यसलाई अपराधको रूपमा चाहिँ व्याख्या गरिएको छैन यसलाई चाहिँ अब हाम्रो समाजमा अब धेरै जसो चाहिँ विद्यालयहरूमा यो बुलिङ देखिन्छ होइन जस्तै विद्यालय जाने क्रममा विद्यालयबाट फर्किने क्रममा विद्यालयको पनि त्यो ब्रेकको समयमा टिचर नभएको समयमा होइन विशेष गरी यो गाडीहरूमा अझ स्कुल जाने बसहरूमा चाहिँ बुलिङ बढी देखिन्छ अब यसलाई चाहिँ सामान्य रूपमा नै लिने गरिएको छ जस्तै कुनै बालबालिकामा यो बुलिङको घटनाहरू भयो सर्वप्रथम चाहिँ त्यो उजुरी शिक्षककोमा पुग्यो प्रधानध्यापककोमा पुग्यो अथवा परिवारकोमा पुग्यो भनेपछि त्यसलाई चाहिँ सामान्यकीकरण गरिदिने कि के भयो त जिस्केको त हो नि साथीहरू होइन त्यसलाई सामान्य रूपमा ल्याऊ अब तिमी नै त्यस्तो नगर भनेर त्यसलाई सामान्य रूपमा नै लिइदिने प्रचलन रह्यो तर त्यसको गाम्भीर्यता चाहिँ हेर्न जरुरी छ त्यसले त्यो बालकलाई त्यो बालिकालाई कस्तो असर गरिरहेछ होइन त्यसलाई चाहिँ उसको पढाइमा कस्तो असर गरिरहेछ उसको सामाजिकीकरणमा कस्तो असर गरिरहेछ भन्ने तवरमा चाहिँ विश्लेषण गर्नु जरुरी छ हामीसँग धेरै घटनाहरू छन् बुलिङको कारणले पढाइ नै छोड्ने पढाइ नै छोडेका बालबालिकाहरू छन् बुलिङको कारणले गर्दाखेरि चाहिँ ऊ आफ्नो साथीको सर्कलमा चाहिँ घुलमिल हुन नसक्ने विशेष गरी पारि परिवारजनहरूसँग पनि घुलमिल हुन नसक्ने लगायतका धेरै घटनाहरू चाहिँ हामीसँग छन् यसलाई चाहिँ अलिकति विश्लेषण गर्न चाहिँ जरुरी छ परिवार तह र विद्यालयमा चाहिँ शिक्षकहरूले प्रधानले चाहिँ यसको गम्भीरताको विश्लेषण गर्न जरुरी छ तपाईँले भन्नु खोज्नु भएको यसका बारेमा कानुनी रूपमा हामीले केही गर्न सक्दैनौँ कानुनी रूपमा चाहिँ यसलाई अहिलेसम्म सम्बोधन गरिएको छैन किन भन्दाखेरि यो बालबालिकाकै विषय भयो अब उनीहरू बिचमै अब यो भनौँ न बालबालिकाकै आफ्नै उमेर समूह अथवा ठुलो उमेर समूह र सानो उमेर समूहको विषय कुराहरू भयो होइन त्यसले गर्दा कानुनी रूपमा चाहिँ यसलाई सम्बोधन गरिएको छैन तर यो विद्यालयमा चाहिँ हेपाइको कुराहरूलाई बुलिङको कुराहरूलाई चाहिँ हुन नदिने खालको वातावरण बनाउनुपर्छ भनेर केही केही निर्देशिकाहरूले निर्देशित गरेका छन् तर कानुनी रूपमा चाहिँ यसलाई सम्बोधन गरिएको छैन तर कतिपय साइबर अपराधहरू प्रहरीमा पुगेका छन् नि कारवाही भएका पनि छन् हजुर अब त्यसलाई हाम्रो अब ठ्याक्कै यो साइबर सम्बन्धीको कानुनले पनि विशेष गरी बाल संरक्षणको विषयलाई ठ्याक्कै हेरेको छैन तर त्यसको भनौँ न ग्राउन्डको आधारमा चाहिँ त्यसलाई कानुनी प्रक्रिया रूपमा अगाडि बढाइ बढाइने गरेको छ तर ठ्याक्कै बुलिङलाई भनेर भनौँ न यो बुलिङकै विषयलाई लिएर चाहिँ कानुनी प्रक्रिया अगाडि बढेको त्यति घटनाहरू छैन हाम्रो समाजमा बुलिङ नहोस् भन्नका लागि हामीले के गर्नुपर्छ सबभन्दा पहिला चाहिँ यो चेतना नै अभिवृद्धि गर्ने हो होइन त्यसमा चाहिँ विशेष गरी बालबालिकाहरूमाझ बालबालिकाहरूमाझ नै त्यसको त्यो आफैमा के हो किन गर्नु हुँदैन लगायतका सन्देशहरू प्रवाह गर्न जरुरी छ यस सँगसँगै चाहिँ बालबालिकासँग प्रत्यक्ष सम्बन्धित राख्ने विद्यालय र परिवार र समुदायहरूमा पनि यसको गम्भीर्यताको चाहिँ भनौँ न यो सचेतना अभिवृद्धि गर्न जरुरी छ त्यसले चाहिँ विशेष गरी यो बुलिङ भए पश्चातको असर के हुनसक्छ भनेर सुरुमै विश्लेषण गर्ने र त्यस्ता एकाध घटनाहरू देखियो भने पनि जस्तै कुनै पनि बालबालिका विद्यालयबाट बेलुका घर फर्किँदाखेरि उसको होइन उसको रूप कस्तो छ ऊ उसको ड्रेस कस्तो छ ऊ भोकै आइपुगेको छ कि उसको खाजा अर्काले खाइदिएछ कि उसले खाजा खान लगेको पैसा चाहिँ अरूले लगिदिएको छ कि होइन अलिकति कमजोर महसुस गरेर आएको छ कि अलिकति हिन्ताबोध महसुस गरेर आएको छ कि ती लगायत विभिन्न पक्षहरूलाई केलाएर चाहिँ परिवारले पनि यसको विश्लेषण गर्न जरुरी छ र आम रूपमा चाहिँ जनमानसमा यो बुलिङ सम्बन्धी सचेतना अभिवृद्धि गर्दै यसलाई चाहिँ रोक्ने तर्फ नै हामी जानुपर्छ कार्यक्रममा सहभागी हुनुभयो यहाँलाई धेरै धेरै धन्यवाद हस् धेरै धेरै धन्यवाद मौका दिनुभयो र सम्पूर्ण मेरो कुरा सुनिदिनेहरूलाई पनि धेरै धेरै धन्यवाद सिविसका कार्यक्रम व्यवस्थापक एवं बाल अधिकार कर्मी सरोज केसीलाई संरक्षण कार्यक्रमका तर्फबाट धन्यवाद प्रतिस्पर्धाका आधारमा घर हेरिहाल्यो अब म जान्छु ल हजुर चिया नखाइ कहाँनिर पाइन्छ ए कान्छा जब चिया बनाउन पनि तँलाई यत्रो बेर लाग्छ भयो भयो यो चिया खानेतिर चाहिँ नलाग्न पाए हुन्थ्यो कहाँ त्यसो भनेर हुन्छ हजुर कान्छा ले ले काम गर्ने ढङ्ग छैन होइन जे छोयो त्यसो प्रतिस्पर्धाका आधार बराबर दोखुन् बालबालिकालाई काममा पनि लाउने उल्टै कुटपिट पनि गर्ने तपाईँलाई भन्दा कडा कारवाही हुन्छ बाल बालिकालाई श्रममा संलग्न गराउनु कानुनी तथा सामाजिक अपराध हो बाल श्रम प्रयोग गरेमा एक वर्षसम्म कैद र पचास हजारसम्म जरिवाना हुन सक्छ बाल बालिकालाई घरेलु श्रममा प्रयोग नगरौँ बाल श्रम विरुद्ध नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय श्रम विभाग र सिबिसको अभियान संरक्षण कार्यक्रम बालबालिका विरुद्ध हुने हिंसा दुर्व्यवहार र शोषण विरुद्धको सशक्त अभियान हो गाउँघर सहर वा समुदायमा यो सबैले सुन्नुपर्ने कार्यक्रम हो बालबालिकाको सहभागिता पनि कार्यक्रमको महत्वपूर्ण उद्देश्य हो तपाईँ घर परिवार विद्यालय र समुदायका सबैले बालमैत्री समाजको निर्माणमा योगदान दिन सक्नुहुन्छ बाल बालिका सम्बन्धमा आफ्नो क्षेत्रमा भएका राम्रा र नराम्रा घटना वा बाल बालिकाको संरक्षण तथा सुधारका लागि गरिएको अभियानको बारेमा सिभिस नेपालले सञ्चालन गरेको बाल हेल्पलाइन सोह्र साठी शून्य एक एक शून्य शून्य शून्य शून्यमा वा टेलिफोन नम्बर सत्तालिस चौरासी चौन्न पाँच र सत्तालिस अस्सी चार सय छ्यालिसमा फोन गरी जानकारी गराउन सक्नुहुनेछ चिठी पत्र पठाउन समाजसेवा तथा मानवाधिकारमा महिला र बालबालिका सिभिस नेपाल पोस्ट बक्स नम्बर एक्काइस चार सय तेत्तिस त्रिरत्न मार्ग बुद्धनगर वडा नम्बर दस काठमाडौँ लेख्नुहोला हाम्रो इमेल ठेगाना R A D I dot S A M at the rate Gmail dot com radio dot संरक्षण at the rate Gmail dot com हो भने website W W W dot C W I S S dot O R G dot N P पनि हेर्न सक्नुहुनेछ हामी फेसबुकमा Facebook dot com slash campaign सिरिजमा पनि भेट्न सक्छौँ तपाईँले पठाउनु भएको उपयुक्त सामग्री कार्यक्रममा समावेश पनि गर्नेछौ अनि बाल बालिकाको विरुद्धमा भएको कुनै घटनाको उजुरी गर्नु परे नेपाल सरकारले सञ्चालन गरेको बाल हेल्पलाइन दस नौ आठ वा नेपाल प्रहरीको सय वा एक सय चारमा सिबिसको हेल्पलाइन सोह्र साठी शून्य एक एक शून्य शून्य शून्य शून्यमा पनि फोन गर्न सक्नुहुनेछ यी लाइनहरूमा फोन गर्दा पैसा लाग्दैन संरक्षण कार्यक्रम उत्पादनमा आर्थिक एवं प्राविधिक सहयोग गर्ने युरोपेली संघ र सेभ द चिल्ड्रेन प्रति आभार व्यक्त गर्दछौं कार्यक्रम संयोजन निर्माण र वितरणमा संलग्न सिबिसका बाल संरक्षण विषयगत संयोजक युवराज घिमिरे कि एडभर्टाइजिङ सर्भिस प्रणालीका रविन्द्र कुमार रिजाल ससी दिनेश खनाल पुष्प अर्याल र दिवान अधिकारीलाई धेरै धेरै धन्यवाद आजको कार्यक्रमबाट कार्यक्रमका निर्देशक डाक्टर उद्धव पुरी प्राविधिक साथी सन्तोष भट्टराई म रविन्द्र सुवेदी र म सुनिता नेउपाने बिदा चाहन्छौ आजको कार्यक्रममा सहभागी तपाईँ सबैलाई धन्यवाद अर्को शनिबार फेरि भेटौँला नमस्ते, नमस्ते।